मलाई धेरै धेरै माया गर्ने मलाई हँसाउने मलाई सताउने मेरो निम्ति संसार केवल मलाई मनमा सजाउने कहीँ कतै छन् tình पहिलो भेट पहिलो हेराइ पहिलो हाम्रो मिलन गाउँ सहर परदेश कुन देश हामी छौँ अन्जन पहिलो भेट पहिलो हेराइ पहिलो हाम्रो मिलन गाउँ सहर परदेश कुन देश हामी छौँ अन्जन कहीँ कतै संसार भुलाउने केवल मलाई मनमा सजाउने कहीँ कतै छन्